विषयवस्तु स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस जेई तथा पोलियो खोप खुवाउने अभियान हुन सकेन कैलालीमा हिजो र आज जापानिज इन्सेफ्लाइटिस जेई तथा पोलियो थोपा खुवाउने कार्यक्रम रहेको थियो स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएका यो कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले बताएका छन् छिमेकी देश भारतमा पोलियो उन्मूलन भइ नसकेको अवस्थामा यो रोगको संक्रमण नेपालको तराईको जिल्लामा फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कैलाली सहित मुलुकका पन्ध्र जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो कार्यक्रम अन्तर्गत कैलालीमा पाँच वर्ष मुनिका एक लाख सोह्र हजार आठ सय छ्यालिस बालबालिकालाई जे तथा खोप कार्यक्रममा समावेश गर्ने लक्ष्य राखिएको थियो सो अभियानका लागि स्थापना गरिएका पाँच सय अस्सी खोप केन्द्रमा एक हजार एक सय साठी स्वयंसेवक खटाइने भने पनि स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियानमा असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि पोलियो खोप कार्यक्रम स्थगित गरिएको वरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक टङ्क प्रसाद चापागाईले जानकारी दिएका छन् अभियान अन्तर्गत हिजो खोप केन्द्रबाट बालबालिकालाई खोप खुवाउने र आज छुटेका बालबालिकालाई घरधुलोमै पुगेर खोप खुवाउने लगाउने कार्यक्रम तय गरिएको थियो दरिद्रमा कृषिले व्यावसायिकता पाउँदै गएको छ केही वर्ष पहिले जिल्लामा औलामा गर्न सकिने व्यक्तिहरू मात्रै कृषितर्फ रहेकोमा अहिले त्यो अवस्थाबाट निकै नै सुधार भएको पाइएको छ जिल्ला कृषि विकास कार्यालय डडेलधुवाका अनुसार कृषि पेसामा आबद्ध किसानहरूमध्ये व्यावसायिक रूपमा कृषिमा लाग्ने व्यक्तिहरूको संख्या आधा नजिक पुगेको पुग्न थालेको छ कृषिमा आबद्ध मध्ये हालसम्म झण्डै चालिस प्रतिशत जति किसानहरू व्यावसायिक रूपमा कृषि गर्न थालेको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत सुदीप देवकोटाले जानकारी दिएका छन् उनका अनुसार जिल्लाका धेरैजसो नागरिकले वर्षौंदेखि कृषि पेसा अङ्गाल्दै आएको भए पनि त्यसले व्यावसायिक त नपाइरहेको अवस्थामा पछिल्लो समय भने युवामा देखिएको कृषि पेसाप्रतिको उत्साह र लगावका साथै सरकारी सहयोग तथा अनुदानले अहिले कुल कृषि खेती गर्ने मध्ये झण्डै चालिस प्रतिशतको हारारीमा व्यावसाय कृषिमा आबद्ध भइसकेको जनाइएको छ पछिल्लो समयमा कृषि पेसामा आबद्ध नै नरहेका तथा पहिलोपटक कृषि पेसामा आएका युवाहरू समेत व्यावसायिक रूपमा कृषि गर्न थालेको कार्यालयसँग भएका तथ्यहरूले देखाउने गरेको बागवानी विकास अधिकृत देवकोटाले बताएका छन् नेपाल सरकार मार्फत प्रदान हुने कृषिका विभिन्न अनुदान कार्यक्रमहरूमा युवाहरूको नै आकर्षण धेरै हुने गरेको उनले बताएका छन् डडेलधुरामा व्यावसायिक रूपमा कृषि गर्नेहरू जसो तरकारी खेती गरिरहेको उनले बताएका छन् व्यावसायिक रूपमा तरकारी खेती फलफूल खेती हुने लगायतका मुख्य ठाउँहरू जिल्ला कृषि विकास कार्यालयले पहिचान समेत गरेको उनले बताएका छन् व्यावसायिक रूपमा तरकारी खेती हुने ठाउँहरूमा जिल्लाका बगरकोट डोला मनना फिन्नीकोट भातकाँडा असीग्राम गाङ्के जोगबुडा आलिताल मष्टमाण्डौ र नवदुर्गा रहेका छन् त्यस्तै व्यावसायिक रूपमा फलफूल खेती अन्तर्गत सुन्तला खेती हुने ठाउँहरूमा सिराड बगरकोट चौड रूपाल र कैलपाल रहेका कार्यालयले जनाएको छ यसैगरी अन्नबाली अन्तर्गत कोटेली अमरगढी नगरपालिका र नवदुर्गा व्यावसायिक मकै उत्पादनका ठाउँको रूपमा चिनिएका छन् फागुन सकिने लाग्दा पहाडी र तराई भूभाग रहेको कैलालीमा कृषकहरूले लहरी तरकारी खेती सुरु गरेका छन् जिल्लामा हिउँद र बर्खा गरेर विभिन्न समयमा लहरी तरकारी खेती गरिँदै आएको छ कैलालीमा जिल्ला कृषि विकास कार्यालय कैलालीको तथ्याङ्क अनुसार दुई सिजनमा झण्डै पाँच सय हेक्टर क्षेत्रफलमा लहरी तरकारी खेती गरिँदै आएको छ तर पछिल्लो समय लहरी तरकारी खेतीतर्फ किसानहरू आकर्षण बढ्दै गएको छ गर्मी सिजनमा सबैभन्दा बढी बगरमा लहरै तरकारी खेती भइरहेको जिल्ला कृषि विकास कार्यालय कैलालीका बागवानी विकास अधिकृत गोविन्दराज जोशीले बताएका छन् बगरमा लगाइने लहरी तरकारी खेती सुरु भइसकेको छ भने अन्य क्षेत्रमा लहरी तरकारीको अहिले रोप्ने बेला भएको छ व्यावसायिक रूपमा सक्रिय किसानहरूले भने प्लास्टिकको टनेलभित्र चैत वैशाखतिर लहरी तरकारी रोप्ने गरेका छन् जिल्ला कृषि विकास कार्यालय कैलालीको तथ्याङ्क अनुसार जिल्लामा डेढ हजारको हारारीमा किसानहरू अहिले लहरी तरकारी खेतीमा सक्रिय रहेका छन् डडेलधुरामा सक्षर गाविसको संख्या सोह्र पुगेको छ अठार गाविस र दुई नगरपालिका रहेको जिल्लामा हिजो आलिताल गाविसलाई साक्षर घोषणा गरिएसँगै यो संख्या सोह्र पुगेको हो साक्षर गाविस घोषणा आलितालको सान साक्षर गाविस आरितालवासीको पहिचान भन्ने नाराका साथ एक औपचारिक कार्यक्रमका बीच गाविसलाई साक्षर घोषणा गरिएको हो साक्षरताका लागि तोकिएका बाह्रवटा मापदण्डमध्ये न्यूनतम सातवटा मापदण्ड पूरा गरेर गाविसमा रहेका पन्ध्रदेखि साठी वर्ष उमेरको कुल जनसङ्ख्या आठ हजार सात सय पचास मध्ये आठ हजार पाँच सय पचहत्तरजना साक्षर रहेको पाइएपछि गाविसलाई साक्षर घोषणा गरिएको अलिताल गाविस सचिव जयलाल सिंह साहुले जानकारी दिएका छन् अलिताल साक्षर घोषणा भएसँगै अब जिल्लामा दुई गाविस र दुई नगरपालिका गाविसहरूका मात्रै साक्षर घोषणा गर्न बाँकी रहेका छन् घोषणा हुन बाँकी रहेका गाविसमा भागेश्वर र रूपाल रहेका छन् भने अमरगढी नगरपालिका र परशुराम नगरपालिका पनि साक्षर घोषणा हुन बाँकी रहेका छन् जिल्लालाई नै आगामी जेठ पन्ध्र गतेभित्रै साक्षर घोषणा गर्ने गरी अहिले गाविस तथा नगरपालिका साक्षर घोषणाका कार्यहरू तीव्र रूपमा भइरहेको जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलाली बसन्ता जैविक मार्गमा रहेको रखौना र आसपासको ठूला प्राकृतिक ताल सुक्खा याम नलाग्दै सुकेका छन् माछा पालन गरेर ताललाई आमदानीको रूपमा सदुपयोग गर्ने पक्षले जताभावी दोहन गरेपछि हिउँदमी प्राकृतिक तालहरू सुकेका हुन् ठेकेदारको माछा मार्नका लागि पानी हाल्ने गरेकाले हरेक वर्ष यी तालहरू हिउँदमै सुक्ने गरेको स्थानीयवासीको भनाइ छ माछा पालन गर्ने ठेकेदारले आफू अनुकूल पानी राख्ने र सुकाउने गरेपछि वसन्त जैविक मार्गमा महत्त्वपूर्ण मानिने यी सिमसार क्षेत्र नासिने खतरा पनि बढेको छ ताल तलैएको जिल्ला भनेर चिनिने कैलालीको वसन्त जैविक मार्गमा मात्रै दशक अगाडि एक सय पन्ध्रवटा प्राकृतिक ताल रहेका थिए जसमध्ये हाल कतिपयको अस्तित्व समाप्त भइसकेको छ ताललाई आमदानीको रूपमा सदुपयोग गरिए पनि संरक्षणमा ध्यान नदिँदा नासिने खतरा बढ्दै गएको स्थानीय संरक्षणकर्मी हिरुलाल डगौराको भनाइरहेको छ वन तथा वन्यजन्तु र सिमसारको संरक्षण गर्ने उद्देश्यका साथ वसन्तलाई दुई सालमा संरक्षित क्षेत्र घोषणा गरिए पनि संरक्षण हुन सकेको छैन धनगढी बजार क्षेत्रको कुन ठाउँबाट प्रवसिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्यल हटेको छ प्राविधिकले धनगढी उपमहानगरपालिकाको मोहना नदीको पुलदेखि वडा नम्बर दुई र आठ हुँदै क्याम्पस चोकसम्म हुलाकी राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेपछि अन्यल हटेको हो प्राविधिकले अध्ययन सर्वेक्षणपछि राजमार्ग निर्माण गरिने ठाउँको रेखाङ्कन समेत गरिसकेको हुलाकी राजमार्ग आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले बताएका छन् मुख्य बजार क्षेत्र र बाटो राजमार्ग निर्माण गर्दा घर लगायत धेरै संरचना पर्ने भई लागतका दृष्टिमा त्यति उपयुक्त नहुने भएकाले बजारको बाहिरी भाग वडा नम्बर दुई र आठ हुँदै क्याम्पस चोक जोड्ने गरी हुलाकी राजमार्गको रेखाङ्कन गरिएको मण्डलले जानकारी दिएका छन् रेखाङ्कन गरिएको सो क्षेत्रबाट राजमार्ग निर्माण गर्दा क्याम्पस चोकदेखि मोहना पुलसम्म दुई पुलसहित जम्मा छ किमी लामो राजमार्ग निर्माण गर्नुपर्ने देखिएको छ रेखाङ्कन गरिएको हुलाकी राजमार्गको यो खण्डको स्वीकृतिका लागि हुलाकी सडक आयोजना केन्द्रीय कार्यालयमा पठाइएको छ स्वीकृत भएर आएपछि आगामी एक महिनामा एक दुई महिनामा निर्माण अघि बढ्ने बताइएको छ विवाद र तयारी नपुगेका कारण फागुन अठार गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा फागुन बाइस गते अर्थात् आज तय भएको चुनाव पुनः विवादित बनेको छ चुनाव बहिष्कार गर्दै केही विद्यार्थी संगठनले कैलाली बन्दको आह्वान समेत गरेपछि पुनः विवाद सृजना भएको हो नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विप्लव माओवादी निकट अखिल क्रान्तिकारी नयाँ शक्ति पार्टी नेपाल निकट नयाँ शक्ति विद्यार्थी युनियन फोरम लोकतान्त्रिक नैकट विद्यार्थी फोरम लोकतान्त्रिक नेपाल विद्यार्थी परिवार र राप्रबी सङ्घले हिजो संयुक्त विज्ञप्ति प्रकाशित गरी निर्वाचन बहिष्कारको अपिल समेत गरेका छन् संयुक्त विद्यार्थी संगठनले पठाएको सवालमा क्याम्पस प्रशासन र निर्वाचन समिति गैर जिम्मेवार भएको र जसरी पनि चुनाव गराई झडपको स्थिति निम्ति आउने काम गरेको भन्दै यी विद्यार्थी संगठनले चुनाव बहिष्कार गरेको जनाएका छन् साथै त्यसको विरोध मा आज एक दिन कैलाली बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ यसअघि अठार गति तय भएको निर्वाचन पनि विवादकै कारण आजका लागि सारिएको थियो अधिक विद्यार्थी अध्ययनरत कैलाली क्याम्पसमा सोबियु सभापतिका लागि एकजना स्वतन्त्र गरी बाह्रजनाले उम्मेदवारी दर्ता गराएका छन् एघारवटा विद्यार्थी संगठनले प्यानल सहित र एकजना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका हुन् नेपाल विद्यार्थी संघबाट सभापतिमा सुमन केसी अनिरा सोबीबाट चुडामणि भट्ट तथा नेकपा माओवादी केन्द्र निकटको अनिरा सोबी क्रान्तिकारीबाट घनश्याम भट्ट प्यानल सहित चुनावी मैदानमा छन् यस्तै नयाँ शक्ति नेपाल विप्लव नेतृत्वको नेकपा माओवादी मधेसी दल लगायत विभिन्न दल निकट विद्यार्थी संगठनहरूले उम्मेद्वारी दिएका छन् क्याम्पस प्रशासनले चुनावको लागि आन्तरिक तयारी नभएको भन्दै सार्ने प्रस्ताव राखेको थियो यस्तै विप्लव माओवादी निकटका विद्यार्थी संगठनले पनि चुनावको मिति सार्नुपर्ने माग राख्दै आएको थियो विद्यार्थीले चुनाव बहिष्कारको साथै बन्दको घोषणा गरे पनि क्याम्पस प्रशासन तथा निर्वाचन समितिले चुनाव छाड्ने अडान लिएको छ कैलाली बहुमुखी क्याम्पसमा चार हजार दुई जना मतदाता विद्यार्थी